हाम्रो घर हजुर गएदेखि साँझ परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर गए मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्जा सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज सबैसँग हाँस्ने बोल्ने बानी नवराजको सबैसँग हाँस्ने बोल्ने बानी नवराजको यसै बित्यो आधा गानी नवराजको सबैसँग हाँस्ने बोल्ने बानी नवराजको यसै बित्यो आधा गानी नवराजको चोट दिनेले त देखे हुन् दिनसम्म तर चोट दिनेले त देखे हुन् दिनसम्म तर झरेन यो आँखाबाट पानी नवराजको यसै बित्यो आधा जिन्द गानी नवराजको सुनाउँछु म मेरो कथा बिन्ती आँसु लुकाइदिनु सुनाउँछु म मेरो कथा बिन्ती आँसु लुकाइदिनु प्रेमबाटै सुरु भएको छ कहानी नवराजको यसै बित्यो आधा गानी नवराजको पहिलो भेटमा लजाइ लजाइ बोले पनि पहिलो भेटमा लजाइ लजाइ बोले पनि बढ्दै गयो बिहेसम्म कुरा कानी नवराजको यसै बित्यो आधा जिन्द गानी नवराजको आखिरीमा चोट दि टाढा हुनु रहेछ उसलाई आखिरीमा चोट दिई टाढा हुनु रहेछ उसलाई भन्थे जसले म रानी नवराजको सबैसँग हाँस्ने बोल्ने बानी नवराजको यसै बित्यो वाधा जिन्द गानी नवराजको यसै बित्यो वाधा जिन्द गानी नवराजको तुलसीपुर उपमहानगरपालिका साथ मोतीपुर दाङका नवराज सुनारको यही गजल सँगसँगै नमस्कार साथै गजली अभिवादन कार्यक्रम गजल पुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण गजल मनहरूमा आजको यो नूतन उनासी श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रही आरामताको कामना गर्दै मुटुभरि देशको माया बोकेर गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर र विभिन्न अनलाइन रेडियोमा यतिखेर प्राविधिकमा बस्नु बस्नुभएका प्राविधिक मित्रहरूको साथमा उपस्थित भएका छौँ सामाजिक सञ्जाल फेसबुक पेज रेडियो कार्यक्रम गजलपुञ्जको उत्पादनमा रहेको कार्यक्रम गजलपुञ्ज तपाईँले इन्टरनेटको माध्यमबाट हाम्रो पात्रमा गएर रोल्पा जिल्लाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत विश्वभर सुन्न सक्नुहुनेछ हामी कार्यक्रम गजलपुञ्जमा अनुजदेखि अग्रजसम्म स्रष्टहरूको गजल वाचन गर्छौँ भने बिचबिचमा साङ्गीतिक गजल कोसिली राखेर पनि हजुरहरूको मनलाई पुलकित गराउने हर प्रयास गरिरहेका हुन्छौँ हामी कहिले तपाईँका पत्रमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ भने कहिले इमेलमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ भने कहिले हामी सामाजिक सञ्जालमा प्राप्त भएका गजलहरू वाचन गर्ने गर्छौँ र कहिले हामी स्रष्टा विशेष कार्यक्रम सञ्चालन गर्छौँ त कहिले कुनै स्रष्टासँग प्रत्यक्ष भलाकुसारी गर्ने गरिरहेका छौँ आज भने हामी स्रष्टा विशेष कार्यक्रम सञ्चालन गर्दैछौँ आजको हाम्रो स्रष्टा विशेषमा को हुनुहुन्छ त यहाँले अनुमान गर्न सक्नुहुनेछ तपाईँ पनि स्रष्टा विशेषमा रहेर आफ्ना गजलहरू सुनाउन चाहनुहुन्छ भने तपाईँले हाम्रो सामाजिक सञ्जाल फेसबुक पेज रेडियो कार्यक्रम गजलपुञ्जको मेसेज बक्समा आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ जसका लागि तपाईँले आफ्ना नौवटा गजल र आफ्नो बारेमा पुरै पुरै जानकारी पठाउनु पर्ने हुन्छ र तपाईँले यतिखेर हामीलाई सुन्न छुट्नु भएको छ भने तपाईँले हाम्रो यो आजको श्रृङ्खला केही बेरपछि हामीले हाम्रो युट्युब च्यानल राप्ती आवाजमा आजको कार्यक्रम अपलोड गर्नेछौँ त्यहाँबाट तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ यो कार्यक्रम सम्बन्धी सानो जानकारीपछि आजको गजलपुञ्जको दैलो हुन चाहन्छु यो साङ्गीतिक गजलबाट राज सिग्देलको सुमधुर स्वरमा किरण भण्डारीको शब्द र सङ्गीतमा स्याबासी नै पाउनुपर्ने कामको कुरा गर्छिन् स्याबासी नै पाउनुपर्ने कामको कुरा गर्छिन् सधैँभरि राख्नुपर्ने नामको कुरा गर्छिन् आउनु सही साङ्गीतिक गजलबाट आजको गजल पुञ्जको पर्ने कामको कुरा गर्छिन् बासी नै पाउनु पर्ने कामको कुरा गर्छिन् भरि राख्नु पर्ने नामको कुरा गर्छिन् स्याबासी नै पाउनु पर्ने कामको कुरा गर्छिन् स्याबासी नै पाउनु पर्ने कामको कुरा गर्छिन् इन्टरनेट छ छ है मोबाइल पनि इमेल छ इन्टरनेट छ छ है मोबाइल पनि इमेल oh, छ इन्टरनेट छ छ है मोबाइल पनि इमेल छ इन्टरनेट छ छ है मोबाइल पनि लेख्दैछु है चिठी भने खामको कुरा गर्छिन् स्याबासी नै पाउनु पर्ने कामको कुरा गर्छन् बिचमै रोकिन्छ माया भन्नु यात्रा हो बिचमै रोकिन्छ माया भन्नु यात्रा हो बिचमै रोकिन्छ माया भन्नु यात्रा हो बिचमै रोकिन्छ चल्ने अनि रोकिने त्यो जानको कुरा गर्छिन् स्याबासी नै पाउनु पर्ने कामको कुरा गर्छिन् आदरणीय गजल मनहरू स्याबासी नै पाउनुपर्ने कामको कुरा गर्छन् सधैँभरि रहिरहने नामको कुरा गर्छन् यस्तै यस्तै साङ्गीतिक गजल यो वसैमा हामीले श्रवण गऱ्यौँ यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र हामीलाई सुन्दै हुनुहुन्छ भने यो रेडियो कार्यक्रम गजल हुन्छ तपाईँले हामीलाई इन्टरनेटका माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत श्रवण गर्दै हुनुहुन्छ भने यो श्रृङ्खला तपाईँले हेटवटाको पहिलो अनलाइन रेडियो नमस्ते हेटवटा मार्फत पनि हामीलाई श्रवण गर्दै हुनुहुन्छ आज हामी स्रष्टा विशेषमा रहेर तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर सात मोतीपुर दाङका स्रष्टालाई लिएर आएका छौँ उहाँ साउदी अरब जेद्दामा हुनुहुन्छ बुबा टेकबहादुर सुनार र आमा बेलमती सुनारको कोखबाट दुई हजार पचास साल जेठ बाइस गते शुक्रबारका दिन जन्मनुभएका नवरा सुनार आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा हुनुहुन्छ उहाँका गजलहरू के कस्ता रहेका छन् उहाँको बारेमा हामीले आज पुरै पुरै तपाईँहरूलाई जानकारी दिनेछौँ आउनुहोस् व्यवसायमा नवरा सुनारको पहिलो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु लागेको छ पछुतो त गल्ती मेरै थियो गर्नु मैले गरे हो त गल्ती मेरै थियो झनै बिग्रे सुध्रेला कि भनी आमा बाले झनै बिग्रे सुध्रेला कि भनी आमा बाले बिहे गरी दिएको त गल्ती मेरै थियो गर्नु मैले गरे हो त गल्ती मेरै थियो साथीभाइको लह तिर हिँडिराखेँ साथीभाइको लहलहीतिर हिँडिराखेँ आज घाटा कसलाई भयो त गल्ती मेरै थियो गर्नु मैले गरे हो त गल्ती मेरै थियो सानो छोरा चटक्कै छोडी बुढी अन्तै हिँडी सानो छोरा चटक्कै छोडी बुढी अन्तै हिँडी भन्नु पर्यो बाबु नरो त गल्ती मेरै थियो गर्नु मैले गरे हो त गल्ती मेरै थियो आज भोलि छोरो बोकी घरको धन्दा गर्छु आज भोलि छोरो बोकी घरको धन्दा गर्छु के गर्नु नहुनु भएको त गल्ती मेरै थियो लागेको छ पछुतो त गल्ती मेरै थियो गर्नु मैले गरे हो त गल्ती मेरै थियो गर्नु मैले गरे हो त गल्ती मेरै थियो अह आदरणीय गजल मनहरू लागेको छ पछुतो त गल्ती मेरै थियो गर्नु मैले गरे हो त गल्ती मेरै थियो यो अत्यन्तै मार्मिक गजल वाचन गऱ्यौँ यो वसैमा नवराज सुनारको अत्यन्तै मिठा शब्दहरूमा गजलहरू कोर्नुहुन्छ लयात्मक हुन्छन् उहाँका गजलहरू हामीले यस्तै पाउनेछौँ आजको बसाइमा र यहाँले भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्ने हाम्रो यो आशा अनि विश्वास हो आजको यो श्रृङ्खलामा यो बसाइमा म पुनः नवराज सुनरको अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यो बसाइमा यस्तै रहेछ भाग्य भन्ने फुटेपछि थाहा पाएँ यस्तै रहेछ भाग्य भन्ने फुटेपछि थाहा पाएँ रहेछ माया तर साथ छुटेपछि थाहा पाएँ यस्तै रहेछ भाग्य भन्ने फुटेपछि थाहा पाएँ रहेछ माया तर साथ छुटेपछि थाहा पाएँ शत्रु पनि मित्र बनी फुरी गर्थेको भई सतुर पनि मित्र बनी चुरी फुरी गर्थे खुबै किन गर्थे खुसीहरू लुटेपछि थाहा पाएँ रहेछ माया तर साथ छुटेपछि थाहा पाएँ आफ्नै बर्बा दिएको भोज आफै खुवा हेर्छु मैले आफ्नै बर्बा दिएको भोज आफै खुवा हेर्छु मैले अघाएर सत्तुरले मुख चुटेपछि थाहा पाएँ रहेछ माया तर साथ छुटेपछि थाहा पाएँ किन झर्छ आँसु भन्थे म उत्तर खोजिरहन्थेँ किन झर्छ आँसु भन्थे म उत्तर खोजिरहन्थेँ आफ्नै आत्मा आफ्नै मनले कुटेपछि थाहा पाएँ रहेछ माया तर साथ छुटेपछि थाहा पाएँ सोझो थिएँ सिधा थिएँ त्यसैको फाइदा उठाएँ सोझो थिएँ सिधा थिएँ त्यसैको फाइदा उठाएँ आफ्ना आफन्तैले बुद्धि भुटेपछि थाहा पाएँ यस्तै रहेछ भाग्य भन्ने फुटेपछि थाहा पाएँ रहेछ माया तर साथ छुटेपछि थाहा पाएँ रहेछ माया तर साथ छुटेपछि थाहा पाएँ अह आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ नवराज सुनारको यो अत्यन्तै मिठो अनि श्रृङ्गारी गजल यस्तै रहेछ भाग्य भन्ने फुटेपछि थाहा पाएँ रहेछ माया तर साथ छुटेपछि थाहा पाएँ भाग्यको खेला यस्तै रहेछ मित्र होइन र नवराज सुनारजी पक्कै पनि व्यवसायमा हामीले अत्यन्तै मिठो गजल वाचन गरेका छौँ समय सान्दर्भिक र प्रेमिल शब्दहरूलाई अत्यन्तै मिठा शब्दहरूमा उनी र गजलका आरोप दिन सक्ने सामर्थ्य राख्नुहुन्छ नवराज सुनारले आज हामी तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर सात मोतीपुर दाङका मित्र नवराज सुनारका गजलहरू वाचन गरिरहेका छौँ सामान्य पढाइ गर्नुभएका नवराज सुनार सानै उमेरदेखि परदेश सिनुभएको छ सानै उमेरदेखि परदेशतिर लाग्नुभएको छ अहिले उहाँ साउदी अरबको जेद्दा भन्ने ठाउँमा हुनुहुन्छ साहित्यमा धेरै रुचि राख्नुहुन्छ गीत गजल मुक्त कविताहरू उहाँको रोजाइमा पर्छ आज हामी यिनै श्रेष्ठका गजलहरू आजको बसाइमा वाचन गरिरहेका छौँ र गर्नेछौँ यो बसाइमा म पुनः उहाँको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु सोधलान कोही गाउँमा मलाई साउदी अरब गाछ भनिदिनु फसाएछ दलालले अलपत्र भाछ भनिदिनु सोधलान कोही गाउँमा मलाई साउदी अरब गाछ भनिदिनु फसाएछ दलालले अलपत्र भाछ भनिदिनु चाहन्न म मलाई सम्झी कोही आँसु बगाइदियोस् म मलाई सम्झी कोही आँसु बगाइदेओस् कहिलेकाहीँ कुरा हुन्छ यति मात्रै थाहा छ भनिदिनु फसाएछ दलालले अलपत्र छ भनिदिनु विदेश आउनु बान्दा उतै कुटो कोदाली गरौँ विदेश आउनु भन्दा उतै कुटो कोदाली गरौँ धेरै दुःख पाइन्छ भनी खबर पठाछ भनिदिनु कहिलेकाहीँ कुरा हुन्छ यति मात्रै थाहा छ भनिदिनु सरकार भन्छ दस हजार लिन्छ लाख डेढ लाखसम्म सरकार भन्छ दस हजार लिन्छन् लाख डेढ लाखसम्म पनि जान्छौँ हामी यस्तै चलिरहेछ भनिदिनु धेरै दुःख पाइन्छ भनी खबर पठाछ भनिदिनु बाध्यता हो जानै पर्ने छैन देशमा रोजगारी बाध्यता हो जानै पर्ने छैन देशमा रोजगारी हाम्रो खुना पसिना बिचौलीले खाछ भनिदिनु सोधलान् कोही गाउँमा मलाई साउदी अरब गाछ भनिदिनु फसाएछ दलालले अलपत्र पात्र भनिदिनु फसाएछ दलालले अलपत्र भाछ भाषा भनिदिनु आदरणीय गजल मनहरू व्यवसायमा वाचन गऱ्यौँ नवराज सुनारको यो अत्यन्तै मार्मी गजल सोदलान कोहीले गाउँमा मलाई साउदी अरब गाछा भनिदिनु फसाएछ दलालले अलपत्र भाषा भनिदिनु भन्ने आफ्ना खबरहरू पठन भएको थियो गजलका शेरहरू मार्फत अत्यन्तै मिठा अनि कारुणिक शब्दहरू लेख्नुहुन्छ आफ्ना गजलका शेरहरूमा नवरा सुनारले र त उहाँका गजलहरू धेरैभन्दा धेरै मित्रहरूले रुचाउनुहुन्छ सुन्न मन पराउनुहुन्छ कर्णप्रिय शब्दहरू उहाँका गजलहरूमा हामीले भेटाउने गर्छौँ र तिनै श्रेष्ठलाई आज हामीले श्रेष्ठ विशेषमा ल्याएका छौँ र उहाँका गजलहरू वाचन गर्दैछौँ व्यवसायमा उहाँका गजलहरू थुप्रै थुप्रै छन् आजको बसैमा हामीले वाचन गर्नेछौँ क्रमिक क्रमिक रूपमा यो बसैमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ दङ्गाली गजलकार देवब्रेहीको शब्द हुन् भने निशा देसारको सुमधुर स्वरमा सनम पुरुष राईको सङ्गीतमा मेरो लासलाई फुलको थुङ्गा छरेर जानु एक मुठी माटो हो त्यही आँखा तरेर जानु आउनु यो साङ्गीतिक गजल यो व्यवसायमा श्रवण गरौँ कसलाई फुलको सुँगार छरे गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा मेरो लासलाई फुलको थुङ्गा छरेर जानु एक मुठी माटो होते आँखा तरेर जानु निशा दिसारको सुमधुर स्वरमा सनम राईको सङ्गीतमा बङ्गाली गजलकार देवविरेहीको शब्द हामीले यो विषयमा श्रवण गऱ्यौँ आज हामी स्रष्टा विशेषमा रहेर तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर सात मोतीपुर दाङका गजलकार नवराज सुनारका गजलहरू वाचन गरिरहेका छौँ व्यवसायमा तपाईँले भर्खर मात्र हामीलाई श्रवण गर्दै हुनुहुन्छ भने तपाईँ हामीलाई यतिखेर हाम्रो पात्रोमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र त्यस्तै गरी हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत एकैसाथ श्रवण गर्दै हुनुहुन्छ यतिखेर म छु आवाजमा गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर र तपाईँ तपाईँले हामीलाई यतिखेर श्रवण गर्न छुटाउनु भएको छ भने हामीले यो श्रृङ्खला केही बेरपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा आजको यो श्रृङ्खला राख्नेछौँ तपाईँले केही बेरपछि त्यहाँ गएर आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ आज हामी श्रेष्ठ विशेषमा रहेर तुलसीपुर उपमहानगरपालिका मोतीपुर दाङका मित्र नवराज सुनारका गजलहरू वाचन गरिरहेका छौँ यो वसैमा म पुनः नवराज सुनारको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु किन हेला गर्छ मान्छे आफ्नै सिन्दुर लाकी श्रीमतीलाई किन हेला गर्छ मान्छे आफ्नै सिन्दुर लाकी श्रीमतीलाई र बाहिर बाहिर आँखा लाउँछ अर्काकी श्रीमतीलाई किन हेला गर्छ मान्छे आफ्नै सिन्दुर लाकी श्रीमतीलाई र बाहिर बाहिर आँखा लाउँछ अर्काकी श्रीमतीलाई धेरै देखेँ सुने मैले र सवाल जवाफ पनि गरेँ धेरै देखेँ सुने मैले र सवाल जवाफ पनि गरेँ कति हेरी राख्नु रे आफ्नै घरमा भाकी श्रीमतीलाई र बाहिर बाहिर आँखा लाउँछ अरे काकी श्रीमतीलाई छोरा छोरी मेरै हुन् भन्छ आफूभन्दा बढी गर्छ माया छोरा छोरी मेरै हुन भन्छ आफूभन्दा बढी माया गर्छ तर हेला गर्छ तिनै छोरा छोरी जन्माकी श्रीमतीलाई र बाहिर बाहिर आँखा लाउँछ हर काकी श्रीमतीलाई सबैलाई त त्यसो भन्न नमिल्ला तर धेरै छ नेहा सबैलाई त त्यसो भन्न नमिल्ला तर धेरै छ नेहा पैतालामा दबाई राख्ने आफ्नै लागि आकी श्रीमतीलाई र बाहिर बाहिर आँखा लाउँछ अर्काकी श्रीमतीलाई कति माया गर्दा गर्दै छोडेर पनि गाछन् जानेहरू कति माया गर्दा गर्दै छोडेर पनि गाछन् जानेहरू तर त्यसको दोष नदेऊ अरू बाँकी श्रीमतीलाई किन हेला गर्छ मान्छे आफ्नै सिन्दुर लाकी श्रीमतीलाई र बाहिर बाहिर आँखा लाउँछ अर काकी श्रीमतीलाई र बाहिर बाहिर आँखा लाउँछ अर काकी श्रीमतीलाई अह आदरणीय गजल मनहरू व्यवसायमा हामीले पुनः वाचन गऱ्यौँ नवराज सुनारको यो अत्यन्तै मिठो गजल समय सान्दर्भिक र समाजमा घटिरहेका घटनाहरूलाई यहाँले आफ्ना गजलका शब्दहरूमा टपक्क टिपेर उतार्नुहुन्छ उहाँको यो अत्यन्तै खुबीको विषय हो भन्नुपर्छ जसो जसो समाज परिवेश राष्ट्र बहन्छ त्यसै त्यसै नेपाली साहित्य बहन्छ र नेपाली साहित्यले तिनी शब्दहरूलाई टपक्क टिपेर एउटा मूर्त रूप दिने गर्दछ र तिनी मूर्त रूप दिने सिप मान्छेमा हुन्छ साहित्यकारमा हुन्छ र एउटा गजलकारमा हुन्छ र त्यही मूर्त रूप पाइरहेका छौँ नवराज सुनारमा आज हामीले यो बसाइमा नवराज सुनारले केही सङ्ग्रहहरू बजारमा ल्याइसक्नु भएको छ उहाँका केही गजलहरू संयुक्त सङ्ग्रहमा छापिएका छन् उहाँको गजल दाङको पहिलो संयुक्त गजल सङ्ग्रह शुभारम्भमा छापिएका छन् भने त्यसै गरी दोस्रो संयुक्त गजल सङ्ग्रह सहकार्यमा पनि उहाँका गजलहरू यहाँहरूले भेटाउन सक्नुहुन्छ यो बसाइमा म नवराज सुनारको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यो बसाइमा फुले जस्तै कमलको फुल हिलो भए पनि फुले जस्तै कमलको फुल हिलो भए पनि बस्दै गाछ हाम्रो माया ढिलो भए पनि नजानेर हो कि मैले माया प्रेम गाँस्न मलाई नजानेर हो कि मैले माया प्रेम गाँस्न मलाई अप्ठ्यारो भो अरूलाई सजिलो भए पनि बस्दै गाछ हाम्रो माया ढिलो भए पनि जस्तो खरो सवाल मेरो उस्तै जवाब उसको जस्तो खरो सवाल मेरो उस्तै जवाब उसको के फरक पर्थ्यो होला ऊ अलि लचिलो भए पनि बस्दै गएको हाम्रो माया ढिलो भए पनि मैले भन्थेँ तिम्रो माया मेरो मुटु भारी छ मैले भन्थेँ तिम्रो माया मेरो मुटु भारी छ ऊ तिम्रो मुटु धेरै छैन एक डेढ किलो भए पनि बस्दै गएको हाम्रो माया ढिलो भए पनि मलाई भने मिठै लाग्थ्यो माया भएर होला मलाई भने मिठै लाग्थ्यो माया भएर होला उसको बोली चाहे तितो चाहे अमिलो भए पनि फुले जस्तै कमलको फुल हिलो भए पनि बस्दै गाछ हाम्रो माया ढिलो भए पनि बस्दै गाछ हाम्रो माया ढिलो भए पनि आदरणीय गजल मनहरू यो हामीले वाचन गऱ्यौँ नवरा सुनारको यो अत्यन्तै मिठो अर्को हो गजल आज हामी स्रष्टा विशेषमा रहेर यिनै स्रष्टाका गजलहरू वाचन गरिरहेका छौँ आफ्नो आत्मसन्तुष्टिको लागि लेख्ने गर्छु र यसै गरी मेरा साहित्यप्रति कलमहरू चलिरहनेछन् भन्नुहुन्छ बरु पहिलेका दिनहरूभन्दा आजभोलि केही निखार आएको छ पहिले लेखेका गजल मुक्तकभन्दा केही निखार आए तापनि धेरै कुराहरू सिक्न बाँकी छ भनेर पनि भन्नुहुन्छ नवराज सुनारले आज हामी यिनै अत्यन्तै मिठा र प्रेमिल शब्दहरू लेख्ने लयात्मक रूप दिन सक्ने आफ्ना गजलहरूमा स्रष्टा नवरा सुनरका गजलहरू आजको बसाइमा हामीले वाचन गरिरहेका छौँ अत्यन्तै मिठा गजलहरू लेख्नुहुन्छ यो बसाइमा म पुनः नवरा सुनारको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु जब हिँड्ने गर्थेँ हिरो जस्तै बनी जमानामा जब हिँड्ने गर्थेँ हिरो जस्तै बनी जमानामा कोही भन्दा कम थिएन म पनि जमानामा जब हिँड्ने गर्थेँ हिरो जस्तै बनी जमानामा कोही भन्दा कम थिएन म पनि जमानामा बैस ढल्यो आज भोलि छोराछोरी भए पैसा ढल्यो आज भोलि छोराछोरी पनि भए बैस ढाल्यो आज भोलि छोरा छोरी पनि भए हत्ते गर्थे कति बिहे गरम भनी जमानामा कोही भन्दा कम थिएन म पनि जमानामा हेर्नेहरू हेरिरहन्थे आँखा झिमिक नपारेर हेर्नेहरू हेरिरहन्थे आँखा झिमिक नपारेर पानी माथि आगो बाल्थे दनदनी जमानामा कोही भन्दा कम थिएन म पनि जमानामा यस कारण मलाई माया गर्नेको घुइँसो थियो यस कारण मलाई माया गर्नेको घुइँसो थियो धनको गरिब मनको थिए धनी जमानामा कोही भन्दा कम थिएन म पनि जमानामा साँच्चै भनौँ भने यसै गरी त्यो बेला पनि साँच्चै भनौँ भने यसै गरी त्यो बेला पनि गफै गरी झार्थे तारा गनी गनी जमानामा जब हिँड्ने गर्थे हिरो जस्तै बनी जमानामा कोही भन्दा कम थिएन म पनि जमानामा कोही भन्दा कम थिएन म पनि जमानामा अह आदरणीय गजल मनहरू उबेलाको हिरो नवरा सुनार हुनुहुन्थ्यो हामीले पनि चिन्यौँ यस गजल मार्फत र हिरो जस्तो मान्छेले आफ्ना गजलहरू पनि हिरो जस्तै गरी लेख्नुहुन्छ हिरोको पारा दिनुहुन्छ आफ्ना गजलका शेरहरूमा नवराज सुनारले अत्यन्तै मिठा गजलहरू लेख्ने नवराज सुनार हाल मरुभूमिमा हुनुहुन्छ प्रवासमा हुनुहुन्छ र हामीलाई प्रवासबाट सम्झनु भएको छ खुसी लागेको छ हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ क्यारे व्यवसायमा दङ्गाली गजलकार प्रतीक सङ्ग्रामीको शब्दमा मनोज राजको स्वरमा बासमागी दिलमा छोरा चलाउनेको याद आयो मनको दियो बाली मुटु जलाउनेको याद आयो यही साङ्गीतिक गजलले वसैमा हामी श्रवण गर्छौँ बासमागी दिलमा छोरा चलाउनेको याद आयो याद आयो याद आयो बासमागी दिलमा छोरा याद आयो मनको दियो बाली मुटु मनको दियो बाली मुटु चलाउनेको को याद आयो चलाउनेको को याद आयो याद आयो बासमा दिलमा छुरा चलाउने को याद आयो आँसु दिलाई पिरती मजल मिलाई माया माता आँसु पिलाई पिरती मजल मिलाई माया माता आँसु दिलाई पिरती मजल मिलाई तिमीलाई अङ्ग अङ्ग गलाउनेको याद आयो याद आयो याद आयो पिसुपीलाई अङ्ग अङ्ग गलाउनेको याद आयो मनको दियो बाली मुटु मनको दियो बाली मुटु जलाउनेको याद आयो जलाउने को याद आयो याद आयो बास मागी दिल आदरणीय गजल मनहरु बास मागी दिलमा छुरा चलाउनेको याद आयो मनको दियो बाली मुटु जलाउनेको याद आयो यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा हामी कार्यक्रम गजलपुञ्जको बसाइमा बसिरहेका छौँ सामाजिक सञ्जाल फेसबुकमा रेडियो कार्यक्रम गजलपुञ्जको उत्पादनमा रहेको रेडियो कार्यक्रम गजलपुञ्ज तपाईँले रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत हामीलाई श्रवण गरिरहनु भएको छ म छु आवाजमा गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर तपाईँले हामीलाई यतिखेर श्रवण गर्न छुटाउनु भएको छ भने हामीले केही क्षणपछि हाम्रो यो श्रृङ्खला हाम्रो युट्युब च्यानल राप्ती आवाजमा राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ आज हामी स्रष्टा विशेषमा रहेर दाङका गजलकार नवराज सुनारका गजलहरू वाचन गरिरहेका छौँ हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेको जानकारी गराउन चाहन्छु व्यवसायमा हामीसँग केही अझै गजलहरू छन् नवराज सुनारको व्यवसायमा म वाचन गर्न चाहन्छु नवराज सुनारको यो गजल कहिले जित कहिले चाहिँ आहारमा हुन्छ मान्छे कहिले जित कहिले चाहिँ आहारमा हुन्छ मान्छे र त सधैँ अघि बढ्ने विचारमा हुन्छ मान्छे कहिले जित कहिले चाहिँ आहारमा हुन्छ मान्छे र त सधैँ अघि बढ्ने विचारमा हुन्छ मान्छे माया भन्नु पनि एउटा यस्तो चिज रहेछ माया भन्नु पनि एउटा यस्तो चिज रहेछ जो कल्पना गर्दा छुट्टै संसारमा हुन्छ मान्छे र त सधैँ अघि बढ्ने विचारमा हुन्छ मान्छे म त हजुर कन्याकुमार यही बुझेको छु म त हजुर कन्याकुमार यही बुझेको छु खुट्टेसो लाग्छ जब घरबारमा हुन्छ मान्छे खुट्टेसो लाग्छ जब घरबारमा हुन्छ मान्छे र त सधैँ अघि बढ्ने विचारमा हुन्छ मान्छे अह मलाई विश्वास छैन केही गर्ला भनेर अह मलाई विश्वास छैन केही गर्ला भनेर यता झौकी उता जो दोधारमा हुन्छ मान्छे यता जाउँ कि उता जाउँ जो दुधारमा हुन्छ मान्छे र त सधैँ अघि बढ्ने विचारमा हुन्छ मान्छे अरूलाई ठग्ने मार्ने कुट्ने बलात्कार गर्ने अरूलाई ठग्ने मार्ने कुट्ने बलात्कार गर्ने हाम्रो देशमा फाँसी छैन कारागारमा हुन्छ मान्छे हाम्रो देशमा फाँसी छैन कारागारमा हुन्छ मान्छे कहिले जित कहिले चाहिँ हारमा हुन्छ मान्छे र त सधैँ अघि बढ्ने विचारमा हुन्छ मान्छे र त सधैँ अघि बढ्ने विचारमा हुन्छ मान्छे अह आदरणीय गजल मनहरू वाह भन्ने लायकको गजल हामीले व्यवसायमा भाषण गऱ्यौँ कहिले जित कहिले चाहिँ हारमा हुन्छ मान्छे र त सधैँ अघि बढ्ने विचारमा हुन्छ मान्छे म त हजुर कन्याकुमार यही बुझेको छु खुट्टेसो लाग्छ जब घरबारमा हुन्छ मान्छे अह मलाई विश्वास छैन त्यो मान्छेप्रति जो कहिले यता कहिले उता गर्छु भन्ने दोधारमा हुन्छ मान्छे हरेक शेरहरूको जति बयान गरे पनि जति वर्णन गरे पनि कम हुन्छ नवरा सुनारको यो गजलमा यस्तै यस्तै मिठा मिठा दमदार गजलहरू पठाएर हामीलाई सहयोग गर्नुहुने नवरा सुनारप्रति हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु हृदय आभार प्रकट गर्न चाहन्छु हामीलाई स्रष्ट विशेषमा रहेर आफ्ना गजलहरू वाचन गर्ने यो अवसर दिनुभएकोमा तपाईँको साहित्यिक यात्रा निरपछिन्न रहोस् यसरी नै आफ्ना कलमहरू निखार्दै जानुहोस् नेपाली साहित्यलाई माया गर्नुहोस् नेपाली गजललाई माया गर्नुहोस् र नेपाली गजलको धरोहरमा एउटा इँटा थप्न सफल हुनुहोस् यो हाम्रो शुभकामना शुभेच्छा प्रकट गर्दै आजको बसाइबाट स्रष्टा विशेषबाट तपाईँलाई विदा गर्न चाहन्छु हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सनु होला र तपाईँ पनि यसरी नै आफ्ना गजलहरू हामीलाई पठाएर स्रष्टा विशेषमा रहेर आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्नुपर्ने हुन्छ हाम्रो ठेगाना रहेको छ रेडियो कार्यक्रम गजल पुञ्ज सामाजिक सञ्जाल फेसबुकमा गएर खोज्न सक्नुहुन्छ जहाँ एकचालिस भन्दा बढी मित्रहरूले लाइक गरेको एउटा पेज भेटाउन सक्नुहुन्छ त्यहाँ गएर तपाईँले आफ्ना गजलहरू म्यासेजमा पठाउन सक्नुहुन्छ नौवटा गजल र आफ्नो बारेमा पुरै पुरै जानकारी पठाउनुहोला हामी प्राप्त भएको आधारमा क्रमिक क्रमिक रूपमा वाचन गर्दै जानेछौँ तपाईँका गजलहरू वाचन हुन केही समय लाग्न सक्छ कृपया नातिनुहोला धैर्य गर्नुहोला धेरैभन्दा धेरै मित्रहरूका गजल हामीलाई प्राप्त भएका छन् आगामी श्रृङ्खलामा अर्कै स्रष्टाका गजलहरू हामीले लिएर आउने नै छौँ हौँ तपाईँले आजको यो कार्यक्रम सुन्न छुटाउनुभयो भने हामीले केही छिनपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा हाम्रो यो श्रृङ्खला राख्नेछौँ त्यहाँ गएर तपाईँले यो श्रृङ्खला सुन्न सक्नुहुन्छ र तपाईँले युट्युब च्यानल राप्ती आवाजलाई लाइक कमेन्ट र सेयर र सब्सक्राइब गर्न सक्नुहुन्छ लाउता आदरणीय गजल मनहरू यिनै जानकारीहरू यिनै भलाकुसारीहरू सँगसँगै अब भने छुटिनुपर्छ तपाईँको माझबाट गजल पुञ्जको मालिक तपाईँकै भाइ छोरो साथी एसपी माथुवर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका चुकुल हेर्नुहोस् त कतै खुला पो छन् कि झ्याल ढोकाका चुकुल बन्द गर्नुहोस् रातिको समय छ गर्मीको मौसम छ बर्सातको मौसम छ राति तिर्खा लाग्न सक्छ छेउमा करुवामा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ कि औषधि खान भयो कि औषधि खानुहोस् तपाईँको बाँकी पल सुखासँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सिर्जनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आजका स्रष्टा विशेषका स्रष्टा नवरा सुनारको यो गजल वाचन गर्दै बिदा हुन्छु मरिसक्यो आत्मा मेरो झलिसक्यो लास पनि मरिसक्यो आत्मा मेरो झलिसक्यो लास पनि अब जान आँटेको छ एक मुठियो सास पनि मरिसक्यो आत्मा मेरो झलिसक्यो लास पनि अब जान आँटेको छ एक मुठियो सास पनि लाग्थ्यो मलाई तिमीले पनि माया गर्थ्यौ भन्ने लाग्थ्यो मलाई तिमीले पनि माया गर्छौ भन्ने बिहे गरी गयो तिमी गयो झिनो आश पनि अब जान आँटिएको छ एकमुठी यो सास पनि मनै त हो मानिसको रुन्छ चोट पार्दाखेरि मनै त हो मानिसको रुन्छ चोट पार्दाखेरि थाहा छ गड्याङ गुडुङ गर्दा रुन्छ आकाश पनि अब जान आँटेको छ एक मुठी यो सास पनि आयो मेरो जिन्दगीमा परिवर्तन ल्यायो आयो मेरो जिन्दगीमा परिवर्तन ल्यायो छोडे जाड रक्सी खाना छोडे जुवा तास पनि अब जान आँटेको छ एक मुठियो सास पनि सम्झना छ मनमा झै बालापना मासँगै सम्झना छ मनमा झै बालापनामा सँगै सँगै जान्थ्यौँ स्कुल हामी दाउरा घाँस पनि मरिसक्यो आत्मा मेरो जलिसक्यो लास पनि अब जान आँटेको छ एक यो सास पनि अब जान आँटेको छ एक सास पनि जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी